भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन नमस्कार कार्यक्रम एकल कविता वाचनमा प्राविधिक साथी मनोज विष्टसँगै म अच्युत घिमिरेको स्वागत छ एकल कविता वाचनमा हामी हरेक हप्ता एकजना कविका साथ आउने गर्छौं कविसँग कुराकानी गर्छौं र उहाँका कविता सुन्छौं आज मसँग तेह्रथुम जिरिखिम्ती घर हुनुभएका कवि जङ्ग पहाडी हुनुहुन्छ म्याङ्लुङ नगरपालिका अहिले उहाँको घर पर्छ र अहिले सांस्कृतिक संस्थानमा कार्य पनि हुनुहुन्छ उहाँ लामो समयदेखि कविता लेख्नुहुन्छ तर प्रकाशित कतै पनि गर्नुभएको छैन फुटकर कविताहरू विभिन्न पत्र पत्रिकाहरूमा प्रकाशित भएका छन् तर उहाँको संग्रहको रूपमा भने आइसकेको छैन आज हामी सङ्गीत क्षेत्रमा पनि लाग्नुभएका र कविता क्षेत्रमा पनि लाग्नुभएका जङ्ग पहाडीसँग कुराकानी गर्छौँ जङ्गजी तपाईँलाई स्वागत छ धन्यवाद सर कस्तो डरलाग्दो नाम यो जङ्ग <laughs> नाम मात्रै हो नाम मात्रै हो मान्छे डरलाग्दो हुनुहुन्न हाँसिरहनुहुन्छ एकदम <laughs> हँसिलो रसिलो हुनुहुन्छ कविहरू रिसाउँदैनन् धेरै रिसायो भने बरु कविता कलमबाट पोखिदिन्छ हो एकदम नितान्त सर है तपाईँलाई कविताको रस कहिलेदेखि बस्यो भनेर कुरा सुरु गरौँ विशेषतः सर म सानो हुँदाखेरि गीत सङ्गीतमै रमाउँथेँ सानोमा अब एसएलसी दिइसकेपछि केही समय ग्याप भयो एसएलसी पास नगरुन्जेल अनि अब गाउँघरतिर त्यही हो वस्तु चराउन जान्थ्यौँ अनि बुवाले एउटा जापानिज रेडियो किन्नुभएको थियो त्यो रेडियो चाहिँ लगभग लगभग मेरै जस्तो हो गोठाला जाँदाखेरि नारायण गोपाल अरुणा लामा लगायतका स्रष्टाहरूको गीतहरू सुन्ने र त्यसलाई कपीमा उतार्ने गर्थ्यौँ उतार्ने गर्थेँ तर त्यो शब्दहरू कहिलेकाहीँ अब त्यो भनौँ न बुझिँदैन थियो अनि फेरि त्यो गीत कहिले आउँछ भनेर चाहिँ कुरिरहन्थेँ अनि फेरि त्यसो गर्दा गर्दै त्यो गीतै कण्ठ हुन्थ्यो र त्यही गुनगुनाउँदा गुनगुनाउँदै स्वर पनि अलिअलि अब गीत गाउन लायक जस्तो भयो रियाज भयो भनौँ न रियाज भयो खुल्दै गयो शब्द नि फुर्दै गयो अनि अब स्कुलहरूमा पनि अब सानैदेखि गीतहरू अलिअलि गाउँथे गाउँदाखेरि साथीहरूले पनि मन पराउनुहुन्थ्यो होइन हुँदाहुँदै हुँदाहुँदै कलेजतिर पुगिसकेपछि चाहिँ लगभग लगभग तेर्थुमका विभिन्न ठाउँहरूमा माविहरूमा चाहिँ गीत गाउन थालियो अनि गीत गाउँदा गाउँदै अब हामीले त्यसपछि भनौँ न कविता पनि अब त्यो गीत लेख्दा लेख्दै कविता पनि यो लेख्न सुरु गरियो हामीले दुई हजार बाहन्न सालमा सोभ्यु निर्वाचनमा हामी निर्वाचित भयौँ एउटा टिमै त्यति बेला भित्री पत्रिका चाहिँ हामीले प्रकाशन गऱ्यौँ अनि त्यो मन्जुल सुब्बा भन्ने साथी हुनुहुन्थ्यो उहाँले लेख्नुहुन्थ्यो आर्टिस्ट पनि हो राम्रो अक्षर थियो अनि त्यति बेला चाहिँ हामीले त्यो भित्ते पत्रिका लेख्दाखेरि नै त्यहाँबाट अब कविताको गीतको सुरु गरियो अनि एकजना भाइ हुनुहुन्छ हामीसँगै काम गरेको भाइ उहाँलाई मैले एउटा गीत चाहिँ सङ्गीत गरेर लेखेर दिएँ आएन परदेशी गाउँघरको माया सम्झेर भन्ने गीत त्यो कलेजको कम्पिटिसनमा त्यो फर्स्ट पनि भयो त्यति बेला अनि त्यसपछिदेखि झन् मलाई चाहिँ अब जोस हुँदै जोस जोस जाँगर चल्न थाल्यो एउटा कविता सुनेर अनि कुरा अगाडि बढाउँ कुन कविता सुनाउनु म पहिले त अब वास्तवमा हामीले मलाई यो अवस्थासम्म ल्याइ पुर्याउने भनेको प्रेरणाको स्रोत भनेकै आमा बुबा हो आमाले जन्म नदिएको भए आज म तपाईँसँग यसरी कुराकानी पनि गर्न पाउँदिनँ थिएँ होला त्यसैले मैले अब आमा पनि विभिन्न हुनुहुन्छ होइन कोही अब भनौँ न साँच्चै नै आमा हुनुहुन्छ जसको माया ममता र छहारीले गर्दाखेरि सबै हामी जस्ता भनौँ न छोराछोरीहरू आज रमाएर यसरी चाहिँ कुराकानी गफ गर्न पाएका छौँ होइन सर हजुर त्यो भएको हुनाले मैले सुरुमा आमा नै कविता चाहिँ यहाँ यहाँ समक्ष राख्ने अनुमति मागेँ हुन त आमाहरू कोही त अब भनौँ न बच्चा पाउने बित्तिकै फालेर हिँड्ने आमाहरू पनि छन् होइन देशलाई घात पुर्याउने आमाहरू पनि छन् तर मैले चाहिँ अब यो आमालाई सम्झिने क्रममा अब देशकी आमा मेरी आमा हामी सबैकी आमा भन्ने एउटा लेख्ने प्रयत्न गरेका छु मेरी आमा शीर्षकमा हजुर कविता म वाचन गर्ने अनुमति चाहे भेरमा फुलेकी भेरफुल जस्तै असिना पानीले अनगिन्ती लछारिए पनि धुवाको मुस्लो उरालेर मनका बादलहरूमा चट्याङका आगो ओकलेर ममताका पहाड़हरूमा दुःखका अन्न उमार्छिन् अनि त्यागका भात फतफताउँछिन् मेरियामा मलाई गौरव लाग्छ कुनै क्रान्तिकारी योद्धा जस्तै भालेको डाकमा उठ्छिन् कलिलो घाम बनेर ममताको पहाडमा छारी बनेर छोप्छिन् खेतबारीमा भविष्यको बिउ रोप्छिन् न्यानो काखमा सुताउँछिन् जिन्दगीका अदृश्य भिरहरूबाट रजसोला फुटाउँछिन् कोशी गण्डकी कर्णाली र सगरमाथा जन्माउँछिन् भङ्गालोमा तछाड मछाड गर्दै कहिले शान्त हुन्छन् कहिले अशान्त हुन्छन् अनि मर्दै बाँच्दै रोगसँग लड्दै भिड्दै पीडाभित्रको अपार स्नेह बाँड्छिन् मेरी आमा धन्यवाद बडा मिठो मेरी आमा शीर्षकको कविता कवि जङ्ग पहाडी तपाईँको कविता केही दिन अगाडि कविता नाटकमा पनि प्रयोग भएको भन्ने सम्बन्ध जानकारी पाएको छु मैले यो बारेमा कुरा गरौँ हजुर हुन्छ सर विशेष गरेर म कविता लेख्ने होइन अब कविता लेख्दै अब मेरी अर्धाङ्गिनी ले मलाई एउटा उपमा पनि दिएकी छन् के भन्नु गोथे भनेर अब त्यो गोथिन थालेपछि के हुँदो रहेछ भने भात पस्किने अनि भात पस्किँदै गर्दाखेरि आउनु न भात खान भन्दाखेरि म त्यो सुनेको नसुने त्यो भाँडिन्छ भनेर उनले उनको कुरा वास्तै नगरी म चाहिँ लेख लेख्ने गर्थेँ र सिरानीमा यसो खुसु खुसु राखिरहन्थेँ गर्दा गर्दै अलिकति चाँगै भएछ कविताको अब लगभग लगभग भनौँ न लेख्दै जाँदाखेरि सय जति चाहिँ भएछन् अनि यसो त्यो कविताहरू यतिकै मर्न त दिनु भएन मैले त्यसो हुँदाखेरि मैले चाहिँ हाम्रै अफिसको सर हुनुहुन्छ वीरेन्द्र हमाल उहाँ चाहिँ नाटक क्षेत्र हाम्रो नाटक विधाको उहाँले प्रशिक्षण गराउनुहुन्छ अनि उहाँलाई एक दिन म पनि कविता लेख्ने मान्छे हुँ के गरौँ हौ सर खोइ ल्याउ ल्याउ ल्याउ ल्याउ भन्नुभयो उहाँले अनि मैले मै मैले भएका जति कवितामध्ये आफूलाई छानेर चालिसवटा जति दिएर उहाँहरूले बसेर लगभग पन्ध्रवटा जति कविता छान्नुभयो अनि तेइसौँ ब्याचका भाइबिनाहरू जो हुनुहुन्थ्यो उहाँहरूले चाहिँ त्यो कविता सबैलाई बाँड्नुभएछ एकदम त्यहाँभन्दा अगाडि पनि भएको थियो मेरोभन्दा अगाडि एकजना के माली समथिङ मैले नाम बिर्सेँ उहाँको कविता एकल कविता भएको थियो त्यसपछि मेरो कवितामा उहाँहरू रमाउन थाल्नुभयो एकदम भाषा कलाकारले त्यसलाई पाठ गर्दै अभिनय गर्छ हजुर उहाँ कस्तो भयो भने म श्रृङ्खलाबद्ध भन्छु हजुरलाई कविता दिएँ मैले दिइसकेपछि उहाँहरूले पढ्नुभयो सर सर र मलाई गाह्रो भयो भन्नुभयो एकजना भाइ आउनुभयो यसको भाव बुझिनँ भने अनि उहाँहरूसँग बस्दै बस्दै बस्दै गएँ प्रत्येक उहाँले चाहिँ त्यही विद्यार्थीहरूलाई तिमीहरू नै डिरेक्सन गर भनेर दिनुभएछ तिमीहरूको आफ्नो थिम बनाऊ यो कवितामा कसरी गर्छौ त भनेर थिम बनाउन दिइसकेपछि उहाँहरूले नबुझेका कुराहरू उहाँहरूसँग बस्दै वाचन गर्दै हुन त अब स्टेजमा गएर चाहिँ एकदम ठुलो स्वरमा चाहिँ कविता वाचन गर्नुपर्छ भन्ने खालको चाहिँ थियो पहिले अब यो साहित्य सन्ध्या हुँदै कता कता गएर कविता भन्दाखेरि त्यही स्टाइलले भन्ने बानी परेको मान्छे अनि उहाँहरूको फ्रेममा बसेर कविता भन्दाखेरि चाहिँ मलाई एकदम गाह्रो भयो त्यति बेला अनि उहाँहरूले भने ठाउँमा पज गरेर बस्नुपर्ने अनि त्यो रिहर्सलकै क्रममा उहाँहरूले उहाँहरूबाट धेरै कुराहरू वाचन राइजिङ फलिङ अब कसरी भन्नुपर्ने त्यो विषयमा चाहिँ उहाँहरूले अलिकति मलाई सिकाउनु भयो हुँदै हुँदै गयो तपाईँको होइन सुरुको कविता पढ्दाखेरि मलाई नि अभिनय अभिनय जस्तो लागेको थियो कि टक्क त्यो उसमा अर्को एउटा सुनाउनुहोस् त तपाईँको त्यो शैली तपाईँको त्यो नाट्यकर्मीहरूसँग बसेर एउटा शैली पनि डेभलप भएको छ एक्सप्रेसनको हजुर त्यसलाई हामीले हेर्छौँ यो तिम्रो चित्रमा भन्ने कविता पहिलो कविता त्यहाँनिर पहिलो पहिलो उसमा गरिएको थियो भनौँ न एघारवटा कवितामा फर्स्ट कविता चाहिँ तिम्रो चित्रमा भन्ने कविता उहाँले गर्नुभएको थियो वीरेन्द्र वीरेन्द्र हमाल आफैले गर्नुभएको थियो त्यसमा चाहिँ तपाईँको एउटा पुरै फ्रेममा उहाँले चाहिँ त्यो कविता लगभग लगभग तिन मिनटदेखि पाँच मिनटसम्मको थियो वाचन गर्दा त तपाईँको दुई तिन मिनटमै सकिने कवितालाई उहाँले पाँचदेखि सात मिनटभित्रमा सिधाउनुभयो त्यो चाहिँ उहाँले एकदम रियल एक्ट भन्नुभयो त्यहाँनिर चाहिँ पुरा ब्रस लिएर पुरै चित्र बनाउनु भयो अनि त्यहाँदेखि बिचमा ठक्कै चिर्नु भयो दुईजना मान्छेलाई इन्ट्री गराउनु भयो अनि त्यो दृश्यसँग अब म्युजिक माथिदेखि प्ले हुने अनि लाइट पनि प्ले हुने अनि त्यसको आधारमा चाहिँ त्यो म्युजिक लाइट प्लस अब त्यो अभिनय गर्ने एक्टरहरूको इसारामा चाहिँ मैले कविता वाचन गर्नुपर्ने त्यति बेला त्यसरी वाचन गरेँ र उहाँहरूले सिकाएअनुसार म यसलाई वाचन गर्छु सुरुमा उहाँहरू म्युजिक बजिसकेपछि अब त्यो सुवा फाल्ने के के के गर्ने त्यो गर्नुभयो त्यसपछि मैले भने कविताको शीर्षक छ तिम्रो चित्रमा अनि ठ्याक्क म एकछिन अनि उहाँहरू आफ्नो काम सुरु गर्न थाल्नुभयो यता अभिनय म साइडमा बसेर कविता वाचन गर्न थालेँ तिम्रो छायामा सौन्दर्य र लालित्य बसेको बेला ती कलिला हातले छिनो र ब्रस समाएका एक होल मानिसहरू मानव सभ्यताका जीवनका रङहरू कोरिरहेका थिए जब पानीमा तरङ्गित बनेर अब म दुई सेकेन्ड रोकिनुपर्ने टक्क पस गरे सेरामिकमा माटोका लस्सा पेल्दै गर्दा ती गर्भबाट बगेका हजारौं मिलिलिटर रङले हजारौं बुद्ध गान्धी मार्क्स लेनिन मदन र मनमोहन अनि बीपी जन्माएका थियौ तिम्रो चित्रमा अब त्यहाँ म फेरि एकछिन पस गरेर बस्नु पर्यो लगाम लगाइएका घोडाहरू जेल नेल र हत्कडी लगाइएका आँखाहरूमा पट्टी बाँधिएका छन् बन्द गरिएका मुखहरू खुलेका छन् सगरमाथाहरू हिँडेका छन् बुद्धहरू बोलेका छन् र संसार भ्रमणमा निस्किएका छन् तिम्रो चित्रमा रङ्गका पनि अनेक रूप त्यहाँ अलिकति फेरि पज भएर बस्नु बस्नुभयो रङ्गका पनि अनेक रूप रगतको रङ बडको रङ विभेदको रङ पानीको रङ माटोको रङ समानताको रङ तिमीले बनाएका मूर्तिहरू तिमीले ठड्याएका गजुरहरू ढालिँदै गर्दा पोतिँदै गर्दा लोला बनाएर हानिँदै गर्दा शालिक भर्सेस शालिक ढल्दै थिए तिम्रो चित्रमा पारिजातले वैंशमा कोरेका कविता पनि चित्रै हुन् पिकासो र दाभिन्जीका सन्तान तिमी यिनै तिमीले कोरेका चित्रमा आकाश खुलेको देख्दा चराहरू स्वतन्त्र भई उडेको देख्दा तिमीले बनाएका शालिकले देश बोकेको देख्दा मलाई पनि समृद्ध नेपाल र सुकी नेपालीको रङ थप्न मन लाग्यो तिम्रो चित्रमा तिम्रो चित्रमा बडा नाटकीय शैलीमै प्रस्तुत गरिदिनु भयो तपाईँले त्यहाँ त झन् रमाइलो भएको थियो एकदम तर एउटा कुरो चाहिँ सबै दर्शकहरूले पछि भन्नुभयो यो कविता भन्दा पनि नाटकले चाहिँ अलिक बढी <laughs> कवितालाई खाइदियो कि भन्ने कुरा पनि दर्शकहरूबाट प्रतिक्रिया पाइयो तर समग्रमा एकदम अत्यन्तै राम्रो भयो भनेर सबैले त्यो अनुभूतिले तपाईँलाई अरू कविता लेखौँ लेखौँ बनाएर झस्कायो होला अँ एकदम सर मैले त्यो कविता त्यसपछि गोथे फेरि जाग्यो गोथे फेरि जाग्यो मैले फेरि त्यसपछि कविताको फ्रेम एउटा भिजुअल भनौँ न पहिले त भिजुअल म कस्तो गर्छु भने बेलुका यसो अब दिनभरि घुमिन्थ्यो होइन अब के अनुभूति हुन्छ अनि बेलुका सट्ट सम्झेर सुत्यो अनि एक किसिमको भिजुअल बनायो अनि राति डिस्टर्ब हुन्छ भनेर तिन बजी यो मोबाइलको टस बालेर खेस्रा तयार गर्ने अनि त्यसलाई फेरि सिरानी हुने हाल्ने अनि त्यसको केही समयपछि पन्ध्र बिस दिन कति हुन्छ आफूलाई फेरि त्यो फिल आएको बेला त्यसलाई पुरा गर्ने त्यो पुरा गर्न बाँकी छ केही कविताहरू असार भन्ने कविता मैले रफली लेखेको छु एउटा त्यसपछि मैले केही टिपोटहरू पनि गरेका छु कविता लेख्न त्यस्तोको चाहिँ खेसरा बनाएर राख्ने अनि पछि यसो फुर्सदमा निकालेर फेरि फेरि त्यसलाई पुरा गर्ने अनि विचारलाई चाहिँ लेखिहाल्ने विचार त्यो फिलिङ्स आएको बेला टिपेन भने बिर्सिन्छ त्यो अब अहिले त हुन त विभिन्न प्रविधिहरू पनि छ त्यो प्रविधिमा रेकर्ड गर्दा पनि हुन्छ होइन अब मोबाइल हुँदै टाइप गरेर राख्दा पनि हुन्छ मलाई कता कता तपाईँ गोठाला जाँदाका दिनतिर फर्किन मन लाग्यो कि जति बेला तपाईँ अरुणा लामा नारायण गोपालका गीत रेडियोबाट बज्दाखेरि आधा लेख्दा लेख्दै गीत सकिन्थ्यो र पुरा भर्न पाउनुहुन्थेन त्यसपछि त्यो गीत कहिले आउँथ्यो रेडियो नेपालबाट फेरि कहिले आउला भनेर कुर्नुहुन्थ्यो हजुर हजुर होइन त हजुर एकदम त्यति बेला गीत पनि त गाउँदै हिँड्नुहुन्थ्यो भने त्यसपछि खुल्दै गयो स्वर गीत गाउँथेँ म त्यति बेला त्यति बेलाको सम्झना गरेर एउटा गोठालै गएको जस्तो हामीलाई चाहिँ अनुभूति गराइदिनुहोस् न एउटा सुनाउन सकिन्छ मैले लोकगीतै गाउँ कि अब उता पूर्वकै फ्लेभर मजाले त्यति बेला कविता आले दिदी हुनुहुँदो रहेछ पछि यहाँ काठमाडौँ आएपछि चाहिँ राम्रो चितवन भयो उहाँको चाहिँ त्यो यत्रो ठुलो क्यासेट अब बाटो थिएन त्यति बेला हामी तिन चार घन्टा लगभग बिहानभरि हिँडेर गाडी चढ्नु पर्थ्यो बसन्तपुर आउनु पर्थ्यो अनि त्यो मूल बाटोमा चाहिँ अब घोडाहरू सवारी हुन्थ्यो घोडाबाट आउने चलन थियो अनि एउटा रमाइलो पक्ष पनि सुनाइहालौँ सिडिओको घोडा भन्ने थियो एउटा त्यो चाहिँ कस्तो थियो भने तपाईँको त्यो घोडा चाहिँ दौडिँदै दौडिँदै छु जब सदरमुकाम अथवा मान्छे भेटिसकेपछि सिडियो भन्ने बित्तिकै त सबैले नमस्कार गर्ने होइन अनि त्यति बेला चाहिँ एक दिन अर्कै मान्छेले चाहिँ त्यो घोडा लानुपर्ने हो लाँदाखेरि चाहिँ ठ्याक्क मान्छे देखिने बित्तिकै त्यो घोडा ठ्याक्क रोकिने है अनि ठ्याक्क रोकिँदाखेरि चाहिँ के भयो त भन्दाखेरि मान्छे देख्ने बित्तिकै अब नमस्कार गरेपछि त घोडा रोक्नु पऱ्यो नि त त्यही बानी परेको घोडा रहेछ अनि मैले त्यसलाई चाहिँ एउटा बाजेको कन्दुर भनेर एउटा शीर्षक बनाइराखेको छु त्यो पुरा भएको छैन त्यो एउटा निबन्ध त्यो त्यो विषयवस्तु सहितको एउटा बाजेको कन्तुर भन्ने निबन्ध पनि तयार गर्दैछु गर्न चाहिँ गोठाला जाँदाखेरि मैले जोड्न चाहेँ यहाँ यति ठुलो क्यासेट अनि यति ठुलो चस्मा त्यो फिल्म हुँदै पनि देखाउँछ यस्तो ट्याग भएको लाउरेहरू तिनीहरूले चाहिँ त्यो बाटोमा भनौँ न त्यति बेला अहिलेको जस्तो प्रविधि थिएन एकदम ठुलो भोलुममा खोलेर चाहिँ त्यो बाटोभरि हिँड्थेँ अनि हामी चाहिँ माथिदेखि गरेर त्यसरी नै जिस्क्याउँथ्यौँ अनि त्यति बेला एकदम वनपाखा बिरह लाग्दाखेरि कहिलेकाहीँ गाउने पनि गर्थ्यौँ हामी अनि मलाई त्यो हजुरआमाले पनि कहिलेकाहीँ सिकाउनुहुन्थ्यो होइन अनि उहाँले भनेको एउटा गीत चाहिँ मलाई यहाँ सुनाउन मन लाग्यो होइन के कसरी गाउनुहुन्थ्यो भने हो टिट्याउले फुलै पायो कोसी किनारैमा लौ है बरिलै कान्छा भाइको भाग्य छैन माझ निधारैमा लौ है बरिलै गर्दै आफै एकरो बसेर गीत गाउनुहुन्थ्यो यो चाहिँ त्यति बेलाको बुढाबुढीले बुढाबुढीले अरुण उपत्यकाको यो एल्बममा पनि आएको छ यो पछि है पछि पछि कलेक्सन गरेर तर बुढाबुढीहरूले गाउँथे यो होइन गाउँ गाउँमा गाउने गीत हो अनि अब नारायण गोपालको गीतहरू धेरै गाह्रो गीतहरू पनि छन् होइन अनि त्यसमा अब अलिअलि अब त्यति बेला अब ताल सुर केही पनि थाहा थिएन अनि मनपर्ने गीतहरू चाहिँ हामी गाउँथ्यौँ म एउटा गीत यहाँ थोरै सुनाउँछु एक टुक्रा तिम्रो जस्तै मुटु मेरो पनि तिम्रै जस्तो माया मेरो पनि नबोलाओ मलाई निष्ठुरी भनी तिम्रो जस्तो बाधा मेरो पनि तिम्रो जस्तो मुटु मेरो पनि कवि जङ्ग पहाडीको स्वर पनि सुन्दैछौँ हामी उहाँका कविता पनि सुन्दैछौँ उज्यालो रेडियो नेटवर्क कार्यक्रम एकल कविता वाचन कवि पहाडीको घर तेह्रथुम म्याग्लुङ नगरपालिका जिरीखिम्ती पनि ठाउँमा पर्छ र हामी उहाँसँग अरू कुराकानी र अरू कविता केही बेरमा सुन्छौँ उज्यालो सुन्दै गर्नुहोला भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ एकल कविता वाचन तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नब्बे मेगाहरूसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ हामी एकल कविता वाचनमा आज तेह्रथुम म्याग्लुङ गराउनुभएका कवि जङ्ग पहाडीसँग छौं र उहाँका कुराकानी सुन्दै कविता पनि सुनिरहेका छौं जङ्गजी तपाईँलाई फेरि स्वागत छ हजुर धन्यवाद सर अब यो चरणमा एउटा कवितामा गइहालौँ हामी अघि धेरै कविता सुन्ने भ्याइएन हजुर हुन्छ म एउटा कविता बुद्ध र सुन्दरी शीर्षकको कविता यो दुई हजार अन्ठाउन्न साल मङ्सिर दुई गते तेह्रथुम हुँदै लेखेको कविता म यहाँहरू समक्ष भाषण गर्न अनुमति चाहन्छु कविताको शीर्षक बुद्ध र सुन्दरी सुन्दरी अँध्यारो छोप्दा छोप्दै बाटो छेउ प्रतीक्षामा ब्लात्कृत हुन्छ जिउँदो लास्दै पिँढै पीडाको भारी बोक्न नसकी सुन्दरी रुखका हाँगा भाँच्छे बोतलका सिसाहरू भर्छे रातलाई सुन्दर बनाउन खोज्छे र मेटासिट चाहिँ पिउन खोज्छे अनि मर्न खोज्छे विकल्प खोज्छे र सुन्दरी सुन्दरै छु भनेर इच्छ हाँस्छे र भन्छे मेरो सुन्दरताको मजाले र धेरै मूल्य दे यी यस्ता सयौं लक्ष्य र आस्थाका पहाड झुकाउँछे मूल्य मान्यता चुकाउँछे टाढा एकोहोरो हेरिरहन्छे तीखो लामो स्वरमा सुन्दरी साँझ परेपछि बिरहलाई पगाल्छे मनोरञ्जनलाई सल्काउँछे अनि अन्धकार रातमा ऊ फाट्छे धुजा धुजा हुन्छे तर रातहरू झन् विकराल हुन्छन् उसका लागि झन् छिप्पिएर जान्छन् उसका लागि रानी सुन्दरी सुन्दरै छु भन्छे गर्व फाटे पनि सुन्दरै छु भन्छे रहरका ती असङ्ख्या घैँटाहरूमा बाध्यताका पानी भर्छे घाँसहरू अमिलो आँसुसँगै घुटुक्क निल्छे निल्न खोज्छे र भन्छे ती रातहरू ती घाँसहरू आँसुसँगै मैले कति पिएकी छु अन्त्यमा सुन्दरी मरिसकेको अवशेषमा नाङ्गिँदै गरेको आफ्नो शरीर बाङ्गिँदै गरेको कदमा आकाशिन्छे र यौवनका चञ्चलताहरूमा चाउरिएको ठाउँमा टाँका लगाउँछे र भत्किएको ठाउँमा प्लास्टर गर्छे र भन्छे म सुन्दरै छु मेरो जवानीको मजेत्रो फाटेको छैन मलाई गर्भधान गर अनि बुद्ध जन्म र संसारभरि भिक्षु बना म बुद्धलाई गर्भमै राखेर रा। शान्तिको भ्याकुम लगाउन थाल्छु धन्यवाद बडा रमाइलो बुद्ध र सुन्दरी हजुर होइन कविताको शीर्षक हजुर कहिले लेख्नु भएको थियो अन्ठाउन्न यो अन्ठाउन्न साल मङ्सिर दुई गते म्याङलुङमै हुँदाखेरि लेखेको कसरी पुरेको थियो तपाईँलाई यो त्यति बेला वास्तवमा म त्यो बुद्धको पुस्तक पढेँ म्याक्सिम गोर्कीको आमाहरू पढेँ र लगभग लगभग त्यति बेला अब उपन्यासहरू धेरै पढेँ रातभरिमा लगभग लगभग कुनै उपन्यास त छिचलिन्थ्यो त्यति बेला लगभग लगभग यो नसाहरू एकदम तरङ्गित हुने अनि त्यति बेलै अब एकजना त्यहाँ कस्तो थियो भने हाम्रो म्याङलुङ बजारको एउटा ठाउँमा एउटा सानो झुपडी थियो त्यो सार्वजनिक भनौँ न त्यो भवनमा चाहिँ एकजना लाठी बस्थ्यो त्यो लाठी चाहिँ कस्तो भने बच्चा जन्म्यो त्यसको कहिले कसैको टोपी भेटिन्थ्यो त्यति बेला बोल्न पाइँदैन थियो त्यति अहिलेको जस्तो खुलेर फलानुले यसो गर्यो होला भनेर भन्न पाइँदैन थियो अनि मलाई एकदम मन कता कता चस्स भयो सन्तान जन्माउँछे व्यवहारिसे अनि हस्पिटलको मान्छेहरू बोलाएर उसलाई पछि के भन्छ अब बद्या बनाइदिए त्यसपछि त्यो पछि पछि गएर हेर्दाखेरि चाहिँ त्यो भूकम्पले पैँतालिस सालको भूकम्पले त्यो अलिकति भग्नावशेष अवस्थामा थियो पछि ऊ बितिछ अनि बितिसकेपछि मलाई एकदम कस्तो बेलुका साह्रै नरमाइलो लाग्यो अनि त्यही त्यो उसैलाई चाहिँ अलिकति बिम्ब बनाएर सम्झेर मैले यो कविता अर्को कवितामा जाउँ त अब जङ्गजी हुन्छ म अर्को कविता चाहिँ जुठेर सेन्तेरम भन्ने कविता यहाँ वाचन गर्छु जुठेर सेन्तेरम यो विशेष गरेर हाम्रो चिरखिम्ती बजारमा एउटा सोमबारे बजार लाग्छ त्यहाँ एकजना पुर्कुटी भन्ने सार्की जातको जुत्ता सिलाउनु हुन्थ्यो अनि त्यही पेटीमा बसेर भनौँ बजारको छेउछाउमा बसेर लुगा सिलाउने दाईहरू अनि त्यसपछि फलाम पिट्ने कामी दाईहरू उहाँहरूलाई सम्झेर मैले यो कविता लेखेको हो होइन जुठी भन्ने बित्तिकै समाजको एउटा दलित पात्र सेन्तेरम भन्ने बित्तिकै त्यो पीडालाई बिर्साउने एउटा झोलियो पदार्थ हुन त हाम्रो संविधानमा सबै समान भन्या छ तर जुठे भन्ने काहीँ पनि छैन तर पनि मलाई चाहिँ के लाग्छ यो झोलिया पदार्थ त विश्वव्यापी छ तर पनि विभेदको खेती अहिले पनि हराएको छैन त्यसैलाई बिम्ब बनाएर मैले यो जुठेर सेन्तेरम भन्ने कविता चाहिँ कोर्या छु म यसलाई वाचन गर्छु हजुर ऊ जुठे दौराको फेरो सिलाउँदा सिलाउँदै अन्नदाताको छाया परेपछि खुसी हुन्छ र झुक्छ जिन्दगीको पसिना कैचीको धारमा मिसाउँछ जुठे रेतीले उत्याउँछ छिमेकी प्रत्येक हँसियाका दाँतहरू उमेरले जेठो भए पनि ऊ छिमेकी हुन्छ ऊ जुठे हुन्छ ऊ पुर्कुटी हुन्छ सम्बोधनमा तथापि ऊ खुसी हुन्छ सेन्थेरम भेटेपछि चलन कस्तो छ भने कसैले घुँडा टाल्यो भने ए पसलमा जा एक टोक खा भन्छ बरु उसले पाँच रुपियाँ दिँदैन बरु एक टोक चाहिँ खा भनेर दिन्छ होइन डक्टरले सर्जरी गरे झैँ सुत्ली र धागोमा बेर्छ जिन्दगी काँचो छालामा सुकाउँछ पुर्कुटी विभेद र असमानताको सुलेसनले टाँच्छ जिन्दगी तैपनि सबै कुरा भुल्छ अनि खुसी हुन्छ सेन्तेरम भेटेपछि उमेरले पाएको देखिन्छ चाउरिएको देखिन्छ बाङ्गिएको देखिन्छ नाङ्गिएको देखिन्छ धैलो मैलो देखिन्छ र पनि अहोरात र समाज सेवा गर्छ कर्मको खेल थान्छ साँचो वास्तविक सम्झिन्छ अरूले गरेको समाज सेवा पनि हेर्छ र देख्छ ठुलो ठुलो ती आँखाहरूले आँखामा समुद्र छल्किएको जस्तो लाग्छ छातीमा बाढी बढेको जस्तो लाग्छ जङ्गार तर्न खोज्छ तिर्खा मेट्न खोज्छ सगरमाथा चढ्न खोज्छ चढेको पनि देख्छ र पनि सगरमाथा कालो लाग्छ फिक्का लाग्छ ऊ कुन रङमा घोलिन पुग्यो पत्तै पाउँदैन पल्टाउन खोज्छ प्रत्येक अक्षरका ठेलीहरूमा पल्टाउँदा पल्टाउँदै बुढो हुन्छ बुढो भए पनि खुसी हुन्छ सेन्तेराम भेटेपछि हरेक आँगनको डिलहरूमा प्रत्येक गाह्रोहरूमा लागेका लिउनहरू भत्किए झैँ लाग्छ उक्किए झैँ लाग्छ सपना हो या विपना हो पत्तै पाउँदैन छुट्याउनै सक्दैन उसलाई गाह्रो लाग्छ तैपनि ऊ गुनगुनाउँछ हिँड्छ सेन्तेरम भेटेपछि सक्दैन ऊ सक्दैन ऊ हरेक मानिसका छातीभित्र बाहिर सकी नसकी दौडिन्छ सकी नसकी दौडन्छ अनि चिहाउँछ जिन्दगी प्रत्येक घर आँगन र गाह्रोहरूमा सुसुप्त ज्वालामुखी बनेर विद्रोहको ढोका खोल्छ तर उसका लागि प्राय बन्द हुन्छ छानो छ उसका लागि चुइनेछ उज्यालो छ उसका लागि अँध्यारो छ सानो पुवालबाट उज्यालो छिरेको देख्छ सानो पुवालबाट उज्यालो छिरेको देख्छ चिहाउन खोज्छ क्षितिज देख्दैन अन्धकार देख्छ रहे पनि जिन्दगी यस्तै हो ठान्छ खुसी हुन्छ सेन्तेरम भेटेपछि खुसी हुन्छ सेन्तेरम भेटेपछि यति राम्रा कविता लेख्नुहुन्छ सङ्ग्रह निकालौँ जस्तो सोच आएको छ कि छैन सङ्ग्रह निकाल्ने भनेर म लागिराखेकै छु तर अब विभिन्न बाध्यताहरू पनि हुँदो रहेछन् अब पारिवारिक झन्झट होइन अब गरिबी अब यिनै आदि इत्यादि धेरै कुराहरू जोडिएका छन् पढाइ कहाँ गर्नुभयो तपाईँ पढाइ मैले म्याङ्लुङ क्याम्पस पढ्दा पढ्दै म उनासाठी साठीमा यता काठमाडौँ आएँ काठमाडौँ आएपछि आएपछि मैले पढाइलाई कन्टिन्यू दिन सकिनँ त्यति बेला लाग्थ्यो यो शिक्षाभन्दा पनि अब सामाजिक शिक्षा नै ठिक छ भनेर हिँडियो बिचमा ब्रेक भयो पछि मैले गुजेश्वरी माविबाट प्लस टू पास गरिसकेपछि अहिले म ब्याचलर पढ्दैछु कहाँ पढ्दै ब्याचलर प्राइभेट नै पढिरहेछु अहिले ब्याचलरको तयारीमा छु भनेपछि पढ्नुपर्छ भन्ने पछि आएर फिल पछि एकदम अगाडि पढिएन अगाडि चाहिँ पछुतो हुँदै अलिक आफूलाई कस्तो फिल भएको थियो भने त्यति बेला संसार त यो पो रहेछ त जिन्दगी त यो पो रहेछ त साथीभाइ हुन्थे बेलुका भएपछि अलिअलि सेन्तेरम अघि कविता जस्तै सेन्तेरम खा खान्थे साथीहरू पनि आफू पनि अब हल्का फुल्का खाइन्थ्यो अनि मसँग एउटा गिटार थियो हार्मोनियम थियो मादल थियो अनि त्यसमा रमाएपछि मेरो सानो कोठा थियो साथीहरू त्यहाँ चाहिँ त्यो कोठामा त्यो अब माटोको लिउनको घर होइन माटोको घर त्यसमा बुङ बुङ माटो नै उक्किने गरी नाच्नुहुन्थ्यो साथीहरू <laughs> अनि त्यसैमा जिन्दगी रमायो रमाइलोमै गयो तर रमाइलोको सँगसँगै हामी कुनै एउटा लक्ष्य पनि बोकेका थियौँ होइन देश बनाउनुपर्छ होइन देशको लागि केही योगदान गर्नुपर्छ भन्ने हिसाबले लागेको थियौँ तर यो मायाले संसार थाम्दैन भने जस्तै हुँदो रहेछ अब पैसा पनि चाहिँदो रहेछ मान्छेलाई पढाइ पनि चाहिँदो रहेछ हरेक कुरा चाहिँदो रहेछ किन अहिले त एकदम बढी प्रतिस्पर्धा छ प्रतिस्पर्धाको युग छ त्यो यो युगमा हामीले यही अनुसार पनि चल्न सिक्नु पर्दो रहेछ कवि जङ्ग पहाडी हुनुहुन्छ हामीसँग आज तेह्रथुम म्याङलुङ नगरपालिका उहाँको घर र अहिले सांस्कृतिक संस्थानमा कार्यरत हुनुहुन्छ उहाँका कविताहरू हामी सुन्दैछौँ उहाँको कविताको कविता नाटक तयार भएको प्रसङ्ग पनि अघि केही बेर अगाडि हामीले सुन्यौँ र विभिन्न कविताहरू कवि जङ्ग पहाडीले सुनाइरहनु भएको छ जङ्गजी अब कुन कविताको पालो अब म एउटा कविता सपनाले बिउजाइदिएको रात यो कविता वाचन गर्छु यसको विषयमा म थोरै कुराकानी गर्छु अहिले धेरै सुन्छु म लिमिट्यान्सले धानेको छ देश भनेर वास्तवमा चालिसभन्दा बढी डिग्री तातो घाममा अहिले हाम्रा नेपाली युवाहरू चाहिँ विदेश गएर चाहिँ श्रम गरिराख्नु भएको छ अनि कतिपयको सपना चाहिँ साकार पनि भएको छ कतिले कमाउनु पनि भएको छ होइन तर कतिपय एयरपोर्टहरूमा लाइन लागेको देख्दा त्यो सँगसँगै बाकसमा फर्केको देख्दा अनि त्यो भनौँ न पुलिस रिपोर्ट बनाउँदाको लाइन देख्दाखेरि कता कता मन चसक्क हुन्छ दुख्छ आखिर यसलाई व्यवस्थापन गर्ने र हाम्रो जस्तो कृषि प्रधान देशमा अलिकति कृषिलाई उन् उन्नति र प्रगति त्यसको सम्वर्धन गर्ने हो भने त युवाहरू त्यसरी अर्को देशमा गएर बाकसमा फर्किनु पर्दैन थियो होला त्यो सपना वास्तवमा मैले पनि बुने हो त्यही त्यही बुनाइलाई मैले अलिकति अक्षरमा उतार्ने कवितामा उतार्ने प्रयत्न गरेका छु यो कविता म वाचन गर्छु सुनाउनुहोस् सपनाले बिउजाइदिएको रात मध्यरात मध्यरात कुकुर भोकेको रात कुनै अनिष्ट झैँ एक होल मानिसहरू कल्याङ कुलुङ साउती मारेझै लाग्छ मध्यरात कुकुर भोकेको रात कुनै अनिष्ट झैँ एक खुल मानिसहरू कल्याङ कुलुङ साउथी मारे जे लाग्छ सुनसान सडक पल्टिएको मान्छे अप्ठ्यारो सिरानी हलो कोदालो बन्दकी राखेर रा, गरिबीका चक्की पिस्न मिठो सपना बुन्दै एयर अरबिया जी नाइनको टिकट हातमा बोकेर दलबहादुर सपना बुन्दैछ सपनासँगै आफ्नो अमिलो पसिना हिकमायाको चोलीको बाहुलाको कपमा टाँसिन्छ घुटुक्क निल्छ सुटुक्क पुच्छ, सपनाले बिउजाइदिएको रातपछि बाख्रीको पाठो बेचेर भए पनि पेवाते कुखुरीले कोरालेको अन्डा अगारले चिनो लगाउँछे उसलाई थाहा हुन्न उसलाई थाहा हुन्न अन्डा र सगरमाथाको उचाइ उस्तै उस्तै छ भनेर उस्तै लाग्छ पनि उसलाई र आज राति अन्डा बोकेर सगरमाथा जाँदा जाँदै पुग्न नपाई कम्मर चिसो हुन्छ अनि एडवन र धेन्जिङले टेकेको सगरमाथा नटेकी फर्किन्छे उही सपनाले भ्युजाइदिएको रातपछि उही सपनाले भ्युजाइदिएको रातपछि बडा रमाइलो तपाईँको अलिकति अब म पारिवारिकतातिर पनि फर्किन्छु गोथे भन्ने मान्छे हुनुहुन्छ अघि भनिहाल्नु भयो हजुर होइन श्रीमती तपाईँको अरू को को हुनुहुन्छ घरमा घर त म अहिले काठमाडौँमा मेरो श्रीमती र म अनि एउटा सानो नानी अब अहिले अठाइस महिना पुगिन् उस ऊ छिन् हामी तिनजना मात्रै छौँ काठमाडौँमा चाहिँ परिवारमा परिवारमा घरमा त अब हामी पाँच भाइ दाजुभाइ एकजना बहिनी बुबा आमा हुनुहुन्छ हजुरआमा अहिले सहयोग नागिसक्नुभयो अहिले पनि राम्ररी आँखा देख्नुहुन्छ आफै पकाएर अघिको गीत हजुरआमा हुनुहुन्छ जाँदाखेरि चिन्नुहुन्न त्यति अझै त्यो गीत गाउँदै हुनुहुन्छ अहिले अलिक आँखा देख्न छोड्नु भएको छ तर उहाँले मलाई जाँदाखेरि उहाँले मकैको च्याख्लाको भात र लट्टेको साग पकाएर दिएको अहिले पनि म सम्झिन्छु बिर्सिन्न यति मिठो लागेको थियो त्योभन्दा पनि उहाँको माया ममता यहाँको फाइभ स्टार होटलभन्दा पनि मिठो खानेकुरा खुवाउनुहुन्थ्यो त्यो माया ममता त्यो छारी छ तपाईँको घरभित्र पनि कसैले साहित्यमा कलम चलाउनु भएको थियो पहिला त्यस्तो त थिएन तर मेरो भाइ अहिले मित्र ऊ चाहिँ टिचर पनि हो उन उनीहरू दुईजनै टिचर छन् स्थायी टिचर नै छन् उसले गजल लेख्छ कविताहरू पनि लेख्छ गीत सीत गाउँछ ऊ पनि स्कुलमा अब त्यो हामी पहिलेदेखि नै देउसी खेल्ने स्कुललाई पनि त्यसरी सहयोग गर्ने त्यो सामाजिक रूपमा स्कुलको कम्पिटिसन हुँदा नाचहरू पनि कम्पोज गर्ने गीतहरू कम्पोज गर्ने यस्तै गरेर स्कुललाई चाहिँ हामी पनि फर्स्ट बनाउँथ्यौँ श्रीकृष्ण दाल भन्ने सर हुनुहुन्थ्यो उहाँ पनि एकदम रमाइलो सर हुनुहुन्थ्यो अहिले पनि आउँदाखेरि के छ जङ्ग भनेर एकदम त्यसरी नै भन्नुहुन्छ यत्रो मादल थियो त्यो मादल ठोकेर उहाँहरू आफै नाच्नुहुन्थ्यो एकदम रमाइलो सरहरूसँग त्यसरी सङ्गत भएर पनि त्यसको प्रभाव पनि पर्या होला अहिले पनि सङ्गीततिर जाउँ जस्तो लाग्दैन त्यो गोठाला जाँदाखेरिको देखेको मेमोरी सम्झिँदा म कृष्ण चङवाङ भन्ने साथी हुनुहुन्छ उहाँले लेखेको गीतलाई सङ्गीत पनि चौन्न सालमा गरेका थिएँ उहाँसँग मिलेर एउटा एल्बम बनाउँ भन्ने पनि तयारीमा छु उहाँले लेखेको गीतको सङ्गीत मैले चौन्न सालमा गरेको एक टुक्रा सुनाउँछु तपाईँलाई मुटु छुडी जान्छौ तिमी रोक्न सकिन मनमा धेरै काँडा रोपे बर्न सकिन मुटु चुडी जान्छौ तिमी रोक्न सकिन मनमा धेरै काँडा रोपे बर्न सकिन मुटु चुडी जान्छौ तिमी हर्ष विस्मतका क्षणहरू सजिए सन्जुनी भरि नमेटिने गरी सन्जुनी भरि नमेटिने गरी आधी हो कि हुरी हो कि छातीभरि भरी छाती भरी भरी सुखायामको डडेलो हो कि पोल्छ मनभरि उजाड पारी जान्छौ तिमी तिम्रै गतिमा अन्धकार दिपनि भ्यो निभ्यो मनको बस्तीमा मुटु चुडी जान्छौ तिमी यस्तो प्रकार यो चाहिँ रेकर्डमै आइसकेको छ रेकर्ड चाहिँ बना गरेका छैनौँ ट्र्याक चाहिँ बनाउँदैछौँ त्यहाँसम्म तयारी भइरहेको तयारी भइरहेको अब एउटा कविता सुनेर हामी छुट्टिन्छौँ जङ्गजी कुन सुनाउनुहुन्छ म अन्तिम कविता म एउटा कविता अन्तिममा रातो हिउँ भन्ने कविता शीर्षक सुनाउँछु यो रातो हिउँ भन्ने कविता चाहिँ मैले विशेष गरेर हामी स्वाभिमानी नेपाली वीर गोर्खाली हामीले अरू देशको लागि लड्यौँ होइन यो सबैलाई थाहा छ तर हामीले हाम्रो लागि लडेनौँ जस्तो लाग्छ मलाई सगरमाथामा क्यामेरा राखेर विदेशी भनौँ ती भनौँ न नेपथ्यका मान्छेहरूले हाम्रो सगरमाथा हेरिरहेका छन् हाम्रो चिजहरू उनीहरूले चाहिँ अवलोकन गरिरहेछन् तर हामीलाई त्यो चिज थाहा हुँदैन के अचम्म मलाई त्यही लाग्यो र रातो हिउँ भन्ने शीर्षकमा एउटा कविता लेखेका छु त्यो सुनाउँछु त्यो सेतो हिउँ चिसो बतासँगै पग्लन्छ अनि रातो हुन्छ जताततै निस्किएका उखुका रसबाट चिनी झैँ सुर्तीका बोटबाट बनेका चुरोटका सोली झैँ केराका दाम्चाबाट निस्किएका धागोका रेसा झैँ टुकुचाबाट निस्किएका ग्यासै सुन्दरताका कोमल ओठले चुमे पनि हिङ बाँधेको टालाहरूबाट निस्किएका रसबाट हिउँ रातो हुन्छ वर्णमा सेती गोरी छोरी रक्तम्य छोरी कहिले चौरीसँग कहिले चितुवासँग फ्याउरो अनि स्यालसँग लुकामारी खेल्दै गर्दा कयौँ बथान चौरीहरू हराउँछन् र हिउँ रातो हुन्छ म छक्क पर्छु म छक्क पर्छु ऊ पनि छक्क पर्छ ऊ जान्छ म हेर्छु ऊ हेर्छ म पनि हेर्छु लेख लाग्ने नागीमा नागीका डिलमा बसेर उमङ्गका आँखा चियाउँछु अचानक डिस्को लड्छ चौरीहरू हराउँछन् भेडाहरू कराउँछन् अनि हिउँ रातो हुन्छ हुन त चौरीले हिउँ खाएर सिद्ध्याउँदैन नुन खान नपाएका भेडाहरूले सेतो हिउँ हिउँको केही तल पिटरले अमेरिका हेर्छ र चौरी र भेडा छक्क पर्छन् बत मन पोल्छ र चुच्चे पार्टीमा आउँछन् र भन्छन् दिदी तेन्जिङले चाहिँ पसल छोडेछ पेमाले छुर्पी पठाएकी छन् निङबुटीले पातले सिस्नो टिम्मुर झ्याउ मोर्चा र किनीमा पठाएकी छन् लिँदै पासङ शरीरको धुलो टकटक्याउँछिन् र भन्छन् चौरी भेडा र चितुवा मिल र हिउँ रातो नभनाऊ है अनि पिटरलाई यही सन्देश भनिदियो धन्यवाद बडा राम्रो अन्त्यको कविता सुनियो रातो हिउँ हजुर अब हामी छुट्टिन्छौँ जाँदा जाँदै जङ्गजी तपाईँलाई कसैले सम्पर्क गर्नु पऱ्यो भने कसरी गर्न सक्नुहुन्छ सम्पर्क गर्नको लागि मेरो नम्बर लिन सक्नुहुन्छ इमेल पनि छ फेसबुक पनि छ नम्बर छ अन्ठानब्बे एकचालिस त्रिहत्तर सत्तरी बैसाठी इमेल रहेको छ जे पहाडी जेपिएएसएडिआई one four at the rate Gmail dot com फेसबुकमा जङ्ग पहाडी भनेर सर्च गर्दाखेरि जेएएनजिए जङ्ग पिएएचएडिआई पहाडी हस् धेरै धेरै धन्यवाद हाम्रो कार्यक्रममा आउनुभयो कविता सुनाउनु भयो कुराकानी मिठो सुनाउनु भयो धेरै धन्यवाद हजुर यहाँहरूले मेरो कुरालाई भनौँ न म एउटा लुकेर बसेको जो सिरानी मुनि गोथे भएर गोथिएर बसेको मान्छेलाई आज तपाईँको स्टुडियोमा आएर यो अवसर दिनुभयो सम्पूर्ण नेपाली दर्शक श्रोताहरूलाई पनि धन्यवाद दिँदै यहाँहरूको टिमलाई नै उज्यालो एफएमको टिमलाई नै हृदयदेखि नै साधुवाद भन्न चाहन्छु हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु यहाँहरूसँगको सामिप्यता फेरि पनि रहने नै छ धन्यवाद हवस् त प्राविधिक साथी मनोज विष्टसँगै म अच्युत घिमिरे आजको एकल कविता वाचनबाट बिदा हुन्छौँ नमस्कार शुभरात्री भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन